कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज मेरो देशको माया छ यो छाती मुरीका मुरी नेपालको माया छ नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिठते माया छ

स्वाभिमान नेपाल आमाको सुनाइ हिँडौ वीरताको गाथा यो हाम्रो पुर्खाको शान्तिको धारा सदैव कलकल बग्ने नेपाल शान्तिको धारा सदैव कलकल बग्ने नेपाल विश्वको महान श्रीतार विराजमान शान्तिको धारा सदैव कलकल बग्ने नेपाल बालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ लहरा पहरा लहराको दे नहर लहराको दे लहरा पहरा पहराको दे पारी पारी हिमालमा उडिरहने बादलको दे शुभकामना बधाई र स्वागतम सबैलाई आजको यो कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तोता प्रकाश सामीको आज नेपाली इतिहासको एउटा गौरवशाली दिन आज विश्वका नेपालीहरूको निम्ति एउटा स्मरणीय दिन नेपाली गद्य कविताका पिता गोपाल प्रसाद रिमालले आजभन्दा अडसाठी वर्ष अघि लेखिएको कविताको पंक्ति साकार स्वरूप भएको दिन एक जुगमा एक दिन एक चोटि आउँछ उथल पुथल उलट पुलट हेर फेर ल्याउँछ नेताहरूले यो कविता कैयौं पटक बाँचे अनुज कविहरूले यो कवितालाई माइक्रोफोनमा कति पटक घनगाए लाखौं मान्छे शहीद भए हजारौं मान्छे गायब भए कैयौं कैयौं क्रान्तिहरू भए नाराहरू गुन्जे सड़कहरू रगतले पोतिए खुल्ला मञ्चहरूमा घनघोर आवाज गुन्जियो हरेक पटक एउटा छल एउटा फल र यो छलफलको खेलले नै नेपालीलाई झुकाइरह्यो तर आज महान कवि गोपाल प्रसाद रिमालको त्यो सपना पूरा भएको छ सबैलाई फेरि बधाई छ रामेशको स्वरमा एक दिन चोटी आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ लाटा सुधा बोल्न थाल्छन् चल्छ ओटा दुःखको लाटा सुधा बोल्न थाल्छन् चल्छ ओटा दुःखको एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ गरे भनी सम्झिएका इख फेर्न उड्दछन् गए भनी नदेखिएका फर्की फर्की आउँदछन् सहे भनी सम्झिएका इख फेर्न उड्दछन् गए भनी नदेखिएका फर्की फर्की आउँदछन् सुते भनी सम्झिएका सुरु सुरु हिँड्दछन् मरे भनी फ्याँकिएका चुरु चुरु उड्दछन् एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ पनि हुन्छ भरभराउँदो घुरी चल्न थाल्दछ टायर पनि बिर हुन्छ बेग चल्छ जोसको हरानी हुन्छ भरभराउँदो घुरी चल्न थाल्दछ टायर पनि बिर हुन्छ बेग चल्छ जोसको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ आउन थाल्दछ एक जुनमा एक दिन एक एकचोटि आउँछ उलट उलट उथल पुथल हेर फेर ल्याउँछ एक जुनमा एक दिन एक एकचोटि आउँछ उलट उलट उथल पुथल हेर हेरफेर ल्याउँछ गद्य कविताका पिता गोपाल प्रसाद रिमालको यो सपना उनले देख्न पाएनन् तर उनका कविताका अक्षरहरूले यो बिम्बित गरेको छ अब नेपालीको सपनाको पहिलो किरण झुल्किएको छ एक जुगमा एक दिन एक चोटी आउँछ उलट पुलट उथल पुथल हेर फेर ल्याउँछ नेताहरूले कैयौं क्रान्ति देश बाहिर बसेर गरे लखनऊ बिहार बनारस दिल्ली बर्मा तर कवि लेखकले यही बसेर कुटाई खाएर अपमान सहेर युगको ठूलो हुंकारसँग आफ्नो आवाजलाई मिसाएर क्रान्ति गरे चाहे त्यो सात साल होस् चाहे त्यो सत्र साल होस् चाहे त्यो दुई हजार छत्तीस सालको सड़क कविता क्रान्ति होस् चाहे त्यो दुई हजार छयालिस साल चैत्र तीन गते मुखमा कालो पट्टी बाँधेर कवि लेखक कलाकार जेल गएको दिन होस् चाहे बासाठी त्रिसाठीका आन्दोलन होस् कविताका कारणले नाटकका कारणले चोक चोकमा गुन्जिने साहित्यका बागधाराका कारणले नेपालको यो गणतन्त्रको सपना पूरा भएको छ र नेपालको नयाँ संविधान प्राप्त भएको छ सर्वत्र दीपावली भइरहेको छ उज्यालो फैलिरहेको छ कहीं कतै मधुरो बलिरेको बत्तीमा पनि अब उज्यालो छर्ने काम हाम्रै हो अम्बर गुरूङको संगीत कवि रत्न शमशेर थापाको शब्द दीप श्रेष्ठ र साथीहरूको स्वर Oh. नेपाली खुशी नहोला आजको यो दिनमा तर कोही कोही नेपालीलाई अझै पनि छिमेकीले सताइरहेको छ टाढाको छिमेकी भन्दा नजिकको छिमेकीसँग सतर्क हुनुपर्छ भनेर कवि अम्बर गुरूङले आफ्नो कवितामा लेखेका छन् होसियार यस बखत होसियार आफ्नै वरिपरिको अनुहारसँग होसियार कहिलेकाहीँ सानो मान्छेलाई ठूलोले हेप्दा होचो भनेर मात्र होइन कमजोर भनेर पनि हेप्ने गर्छ विश्वको सबभन्दा सानो मुलुक मानिने आइसल्याण्डलाई बेलायतले जति हेप्न खोजे पनि आइसल्याण्ड त्योसँग कहिल्यै जुक्दैन आइसल्याण्डसँग सेना छैन हतियार छैन तर उसँग एउटा स्वाभिमान छ एकताको त्यसकारण बेलायतले कहिले आइसल्याण्डलाई धमिल्याउन सकेन हामी कहाँ कहिले काहीँ धमिलो पानीमा हाम्रो छिमेकीले खेल खेल्ने गर्छ यसबाट सतर्क हुन चाहिँ जरुरी छ यही बेला हामी बिउजने बेला हो यो बिउजने बेला एउटा महत्वपूर्ण समय हो यदि हामीले यति बेला सही रूपमा अरूणा लामाको आवाज शरण प्रधानको शब्द र संगीतको यो गीतलाई मनैले बुझ्यौं भने सबैको साथी बन्ने बानी हाम्रो पछोटे त होइन है नेपाली आज पनि छ धामी झाँक्री हाम्रो नेपाली तर मरेको छैन ठुला ठुला बैठ हाम्रै नेपाली अझ पनि छ धामी चाक्री हाम्रो नेपाली तर परेको छैन ठुला ठुला बैठ हाम्रो नेपाली निधारमा नाम अडाइ जीवन काट्ने नेपाली निधारमै बित्छ टाइ बित्छ भान्छ नेपाली छातीमा माया जति पानी राख्न सक्ने हाम्रो नेपाली छातीमै गोली पनि सहिदिन सक्ने हाम्रो नेपाली नेपाली हाम्रो नेपाली रामको बोली जाने होइन हाम्रो नेपाली माया गर्नेको हामी माया लुङ्गो नेपाली मैरी भएमा बिखालु पनि नेपाली नेपाली नेपालीको यो गौरव गाथा दार्जीलिङमा जन्मिएका एक संगीतकर्मी शरण प्रधानको त्यो चाहे भारतको कारगिल होस् त्यो चाहे भारतको काश्मीर होस् चाहे पुस होस् चाहे गोरगाउँ होस् जहाँ नेपालीले भारतलाई बचाउन सयौं पटक हजारौं पल्ट लडेका छन् कैयौं ललित सुब्बा कैयौं रामसिंह ठकुरी कैयौं अशोक तामाङ त्यहाँ शहीद भएका छन् तर बेला बेलामा हामीसँग हुने खेलबाड़मा हाम्रै छिमेकी पनि दोषित देखिन्छ आजको यो कार्यक्रमको शुरूआतमा बजेको गीतलाई लिएर श्याम रिमालले लेख्नु भएको छ कार्यक्रमको शुरूआतमै रिमाललाई सम्झेर अजर अमर गीतहरूले साहित्यकार संस्कृति कर्मीले जनताको संविधान ल्याउन दिएको योगदानको कदर गरेकोमा बधाई भनेर त्यसै गरी कवि मुरारी सिगदेल लेख्नुहुन्छ आजबाट देशले नयाँ कोल्टो फेरेर नयाँ संविधान दुई हजार बहत्तर जारी भएकोमा स्वागत एक जुगमा एक दिन एक चोटि आउँछ रिमाल कविलाई हार्दिक नमन आजको दिन त्यसै गरी केशव शाहले लेख्नु भएको छ सामी सर अजर अमर गीतहरूमा रिमाललाई सम्झिनु भएकोमा धन्यवाद गोपाल प्रसाद रिमाललाई मैले राष्ट्रिय पोसाकमा खुकुरी पटुकामा भिरेर हिँडेको मैले मेरै आँखाले धेरै पटक देखेको छु अहिले सम्झना भयो यस्तो महान व्यक्तिको व्यक्तिलाई मैले कसरी चिन्न चिन्ने चिनिन बालकपनमा धन्य आज पुण्य दिन रहेछ भनेर उहाँले भन्नुभएको छ गोपाल प्रसाद रिमाल चान्चुन कवि थिएनन् उनी आफ्ना कविताहरू आफ्नो कम्मरको पटुकामा रहेको फलामको बट्टाभित्र तालाले बन्द गरेर राख्थे र उनी आफ्नो कविता चोरी होला भनेर त्यो ताला बन्द पटुका बाँधेरै उनी सुत्ने गर्थे तर उनी दिनको मध्याहमा खाना खाएर सुतेका बेला उनका दुई सेवीहरूले त्यो कवितालाई त्यो तालाबाट खोलेर सारेर मदन पुरस्कार पुस्तकालयमा बुझाइदिएपछि उनले मदन पुरस्कार पाए गोपाल प्रसाद रिमालको अन्तिम समय त्यो निवेदन दिएर पाइने म कुनै पुरस्कार लिन्न तर उनको नामको कृत्य सही गरेर त्यो पुरस्कार उनलाई दिइयो यस्तो पनि गोपाल प्रसाद रिमालको सम्मान भएको छ यो कहीँ चित्त बुझ्दो कहीँ नबुझ्दो वर्षौं राणा शासनको विरोध गरेर आएका गोपाल प्रसाद रिमाललाई मदन शमशेर राणाको नाममा स्थापित पुरस्कार लिनु त्यति उचित लाग्यो कि लागेन उनको जवाब सुन्न नपाउँदै उनी बिते तर गोपाल प्रसाद रिमालका यी कविताहरू अझै पनि शाश्वत छन् एक दिनमा एक जुग एकचोटि आउँछ वा उनकै शब्दमा भन्ने हो भने यो जन्मदै जगतमा कैयौं प्रहार आए यो जन्मदै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारे न शान हाम्रो हाम्रो शानको कुरा लेख्ने वा हाम्रो इतिहासको गर्वको कुरा लेख्ने गोपाल प्रसाद रिमाल उही बेला चाहन्थे यस्तो संविधान आओस् वा यस्तो दिन आओस् उनले देखिएको यो बिहान आज आएको छ बच्चो कैलाश पुष्प नेपाली र साथीहरूको स्वरमा एकपटक फेरि यो देशगान सुनौ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले सँग अमर माया गाँसेको छ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन भएको छ जहाँ एकले सँग अमर माया गाँसेको छ हामी यहाँको ढुङ्गालाई टुक्रा हिराको सम्झन्छौँ माटोको सानो चुलीलाई मुटुको टुक्रा सम्झन्छौ जहाँ पुर्खाहरू सहिद भए त्यहाँ आज फुल फुलेको छ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले तिमीहरूको सँग अमर माया गाँसेको छ हामीलाई हाम्रै भार छ कसैको आड चारिन्न वीरको छाती लाख छ कसैको केही चाहिन्न जहाँ आज हामी टेकेका छौँ त्यहाँ रगतले भिजेको छ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले सँग अमर माया गाँसेको छ गीतकार कवि संगीतकार गायक बच्चु कैलाशले भने जस्तै जहाँ हाम्रो पुर्खाको रगत पोखिएको थियो आज त्यहाँ फूल फुलेको छ भीमनारायण श्रेष्ठ होस् वा यज्ञबहादुर बस्नेत शुक्रराज शास्त्री होस् वा धर्मभक्त माथेमा गंगालाल होस् वा दशरथ चन्द कुनै पनि शहीदको रगत खेर नजाओस् कुनै पनि शहीदको रगतमा दाग नलागोस् यस्तो संविधान बन्यो वा यस्तो सपना साकार भयो हाम्रो हामीले यति बेला साँच्चै आफ्नो सपनालाई साकार भएको अवस्थामा सपनाभित्र रमेर होइन सपनाबाट बिउजेर हेर्नु परेको छ मार्टिन लुथर किङले भने जस्तै हामी सबैको सपनामा त्यो सबैजना बिउजनुपर्छ यही आग्रहका साथ आजको यो एक सय सैसाठी अजर अमर गीतहरूको यो दोस्रो वर्ष प्रवेशको एउटा सुखद क्षणमा हामी छौं धना पौडेल ट्वीटमा मेन्शन गर्नुहुन्छ बच्चु कैलाशको गीतको लागि हार्दिक धन्यवाद सुख दुःखमा सधैँ हौसला बढ़ाउन सफल एकमात्र कार्यक्रम अझ अमर गीतहरूलाई भनेर लेख्नु भएको छ भने अर्जुन पौडेल दारी लेख्नुहुन्छ सम्पूर्ण नेपालीलाई शुभकामना आजको कार्यक्रम राष्ट्रभक्तिका गीतमय बनेको छ बधाई छ दाईलाई संविधान जारी भएको उपलक्ष्यमा हार्दिक बधाई भनेर त्यसै गरिकन विपिन खड्गा सुजन घिमिरे स्वाभिमान सन्तोष लगायत धेरै मित्रहरूले परिपुष्पीजीले पनि लेख्नुभएको छ एक जुगमा एक दिन एक चोटी आउँछ उलत पुलत उथल पुथल ल्याउँछ ऐतिहासिक खुशीको बेला सबैलाई शुभकामना भनेर त्यसै गरी हामीलाई फेसबुकमा धेरै मित्रहरूले आजको कार्यक्रममा बजेका गीतहरू र कार्यक्रमको शुरूआतमा बजेका गीतले दिएको झलकका निम्ति हार्दिक आभार व्यक्त गर्नुभएको छ नेपाली जो जहाँ जस्तो अवस्थामा रहे पनि आजको यो सुखद दिनमा दुई कारणले शुभ भएको छ एक अब नेपालीले आलस्यपूर्ण दिन बिताउन बाध्य हुने छैन र अब राजनीतिक अस्थिरताका कारण हरेक पटक झगडा हिंसा अन्याय दमन सहनु पर्ने छैन वा कुनै बहानामा वा कुनै असन्तुष्टिका कारण हामी त्यही रोकिँदैनौ जहाँ हामीलाई अरूले रोक्नु भनेको छ वा जहाँ हामीलाई अरूले रोक्न चाहेको छ र हामीलाई सधैँ त्यही अड्काउन चाहेको छ त्यहाँ रोकिनु जरूरी छैन त्यसैले यति बेला हामीले स्वच्छ मनले जसरी अरू मुलुक आफ्नो प्रगतिको मैदानमा अघि बढ़ेको छ तिनीसँगै प्रतिस्पर्धामा त्यसभन्दा अघि बढ़नका लागि एक अर्कामा शुभकामना हित कामना गर्दै अघि बढ़न जरूरी छ विश्व बल्लभको शब्द नातिकाजीको संगीत तारा देवीको स्वर शिवल्लभको शब्द नातिकाजीको संगीतमा तारा तारादेवीको स्वरगाथामा यो शुभकामना आजको यो पावन दिनमा दिनेश राउत हाम्रो फेसबुकमा लेख्नुहुन्छ आजको महान दिनको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दै आउँदा दिनहरूमा अजर अमर गीतहरू सुन्दै गर्दा मरूभूमिको देशबाट भनेर लेख्नु नपरोस् आफ्नै जन्मभूमिमा केही गरेर शान्तिपूर्वक साथ बाँच्न पाउने अपेक्षा राख्दै अन्तमा पूर्ण एकचोटि शुभकामना पुनः एकचोटि शुभकामना नेपालीहरूमा महान शुभकामना पुष्पराज लेख्नुहुन्छ महान दिन युगिन दिन चन्द्र सूर्य फहराएको दिन जय स्वाभिमान भनेर भएको छ एसएन दाहालले आजको महान दिनको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना र सावलिन श्रेष्ठले पनि नेपालको नयाँ संविधानले नयाँ युग शुरू गरेको छ गोपाल प्रसाद रिमालज्यूप्रति श्रद्धासुमन अर्पित गर्दै सुन्दैछु जय नेपाल जय नेपाली भनेर विनोद कुमार सिन्तान सुशीला सिलवाल र मिस्टिक आर्टले पनि शुभकामना व्यक्त गर्नुभएको छ भने हाम्रो ट्वीटरमा हामीलाई सुजन घिमिरे लेख्नु भएको छ आजको कार्यक्रम संविधानको कुरा धेरै भयो अब संगीतको कुरातिर लागू भनेर लेख्नु भएको छ निर्मल पोखरेलले यो विशेष साँझलाई तारादेवीको शुभकामना गीतले झनै विशेष बनायो धन्यवाद दाजु सान्दर्भिक गीतको लागि भनेर लेख्नु भएको छ ठूलो नानीले पनि यो कार्यक्रम नै सेल्फी हो श्रोताको रोजाईको तर पुरानो श्रोता हुँ र रहिरहनेछु बेस छ उज्यालो नाइन्टी एफएम नेपालमा भनेर लेख्नु भएको छ कार्यक्रमको शुरूआतमै हामीले नेपाली गद्य कविताका पिता गोपाल प्रसाद रिमालको गीतबाट शुरूआत गर्यौं र हामीले कामना यही गर्यौं अब हामी बीचमा रहने छैन ती दूरीहरू जुन पहिलेदेखि भ्रमका रूपमा थिए सांसारिक जोगी लेख्नुहुन्छ दिदी भैरवमा धेरै रमाइलो भयो होला म अझै बुद्ध चोकमा छु नाचगान र दीपावलीसँगै पटाका पड्काउँदैछु भनेर लेख्नु भएको छ यहाँलाई पनि शुभकामना गीतकै क्रममा अब एकपटक नेपाललाई हेरौं नेपालीलाई हेरौं जो जस्तो अवस्थामा नेपालीहरू बाँचेका छन् यो असमानताको जुन परिधिभित्र नेपालीहरूको जुन स्थिति छ यी सबैका बारेमा कवि लेखक सजग छन् तर समयले स्थितिले र यो परिवर्तनले हामीलाई अब यस्तो समयमा यस्तो साथमा ल्याएर उभ्याइदिएको छ अब हामीले केही नयाँ काम र नयाँ कदम पर्ने बेला भएको छ अम्बर गुरूङको संगीत र स्वरमा प्रदीप रिमालको शब्दमा यो गीत कही छो कही छो छाया सारा सन्तानमाथि एउटै माया हे एउटै माया हे नेपालमा यो देश मेरो पल पल रङ्गा बदल्ने पाखाको हजार चुली मन्दिर हजार हलका पुरी है परन्तु एउटै सुनको गजु धुरी नेपालमा गण्डकी कोशी बागमती मेची कोशी र देश मेरो सोरथी घाटु भैलो र खालीको हजार तीर्थ हजार मेला हजार पर्व है परन्तु एउटै आँगनमा खेल्ने सुखको स्वर्ग हे विमल डाँगी लेख्नुहुन्छ हाम्रो फेसबुकमा बधाई छ बधाई छ नेपाली जनतालाई शुभकामना छ नेतृत्व वर्गलाई तराई पहाड़ मधेसी हिमालीको यो जीत सबै नेपालीको जय अजर अमर गीतहरू त्यसै गरी पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ स्वाभिमानी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बधाई एक युगको औपचारिक अन्त्य र स्वर्णिम युगको औपचारिक शुरूआत आजको दिन हामी सबैको लागि स्मरणीय ऐतिहासिक हो नै म र मेरी जीवनसाथी आजकै दिन वैवाहिक जीवनमा सत्र वर्ष अघि शुरू भएको संयोग जीवनभर हाम्रो मानस पतलमा नहट्ने भयो आज अजर अमर गीत सुन्नको मजा नै अर्कै कार्यक्रमको शुरूआतमै बजेको गीतका बारेमा प्रतिक्रिया व्यक्त गर्दै नवीन लेख्नुहुन्छ कुनै पनि देशको स्वाधीनता त्यस गीतको संगीत रचना र स्वरमा हुन्छ र त्यसैले देशलाई चिनाउँछ कार्यक्रमको शुरूआतदेखि यहाँसम्म हामी चर्चा गर्दैछौ हाम्रो आफ्नो पहिचानका बारेमा नारायण गोपालको स्वरमा अब यो गीत प्रस्तुत छ आजको शुभ दिन मेरो देशको माया छ यो छाती भरी मुरी का मुरी हरे सम्राट नारायण गोपालको स्वर चन्द्रराज शर्माको संगीत लक्ष्मण लोहनीको शब्दमा आजको कार्यक्रम अजर अमर गीतहरू एक सय सैसाठी यहाँलाई कस्तो लाग्यो भोलि सोमबार हामी पुनः सवा नौ बजे उपस्थित हुने नै छौं गत साताको बिहिबार हामीले अरू लामाको जन्म जयन्तीको सन्दर्भमा संगीतकार मणि कमल छेत्रीसँग कुराकानी गर्यौं सो कार्यक्रम यहाँले सुन्न पाउनु भएको थिएन भने डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ भोलि सोमबार नेपाली संगीत जगतका दुई सिद्धहस्त कलाकारको जन्मदिन पनि र संयोगले संविधान उत्सव पनि परेको हुनाले हामी भोलि अझै विशेष कार्यक्रमका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमको अन्त्यमा नातिकाजीको संगीत र स्वरमा माधव घिमिरेको रचनासँगै प्राविधिक मित्र सन्दीप सुन्दास र मलाई विदा दिनुहोस् नेपाली हामी रहौला कहाँ नेपालै न पालै न रहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय न रहे हिमालय न कराई हाम्रो सुनका टोका हिमाल हिराको माटो र पानी पहिलो धान धरतीका छोराको ए बाट संसार हेर्छौ सम्झलै रहे सम्झलै न जानिने बैसको तालमा नचौला कहाँ मादलै नरहे मादलै नरहे मादलै नरहे कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज